नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी केही कथाहरू लिएर आएका छौँ आजको श्रुति सम्वेकमा हामी कथाकार लेनिन बन्जाडेका कथाहरूको वाचन तपाईँलाई सुनाउँछौँ लेनिन बन्जाडे कारोबार दैनिकका पत्रकार पनि हुनुहुन्छ र उहाँले निकै कथाहरू पत्र पत्रिकामा प्रकाशित गरिसक्नु भएको छ आजको कार्यक्रमको पहिलो चरणमा उहाँको एउटा कथा वाचन गर्छौँ र त्यसपछि समय रह्यो भने अर्को कथा पनि वाचन गर्छौँ उहाँको अहिले सुरुमा हामीले वाचन गर्ने कथाको शीर्षक डल्लो रहेको छ यो कथा दुई साल चैत उनातिस गते नागरिक दैनिकमा प्रकाशित भएको कथा हो प्रस्तुत छ लेखक लेनिन बन्जाडेको कथा डल्लोको वाचन सहेला रे पहिलो दिन ब्लड ब्याङ्कको गेट छिरिन सक्दै ऊ अत्तालियो छप्पक्कै छरिएका बाइक देखेर अन्दाज लगायो कम्तीमा दुई घन्टा उसको पालो आउँदैन किर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग दस पटक घन्टी बजिसकेको थियो मोबाइलमा हतारोले गोजीसम्म हात पुर्याउन पाएन पार्किङको कुनामा बाइक ठडाएर मोबाइल हेऱ्यो दिदीले गरेकी रहेछन् कलब्याक गर्यो भएन अझै ओटी छिराइसके उताबाट दिदी बोली अजिता ठुलो लाइन छ दुई घन्टा त लाग्छ के हो उत्रेको आवाजमा बोल्यो रमेश ला एकदमै अर्जेन्ट छ भनेर करा न यहाँ आत्तिसके आत्तिकै आवाजमा बोली अजिता म जस्तै आत्तिका अरू पनि छन् यहाँ कराएर हुन्न के अरे स्वाभाविक देखिन खोज्यो तर उसका पसेना बोलीभन्दा छिटो छिटो खसिरहेका थिए प्रवीणतिर हेऱ्यो ऊ पनि उस्तै उदास पसिना चुहाइरहेको थियो जातभित्र बुझ पैसा पनि तिर गोजीबाट अस्पतालको सिफारिस निकाल्यो एबी पोजिटिभ रगत दिन प्रेक्षा डाक्टरले लेखेको चिठी दियो ब्लड ब्याङ्क बाहिर लामो लाइन थियो थरीथरीका अस्पतालबाट पर्चा लिएर सबै हतास मुहारमा पालो कोर्दै थिए प्रवीण पनि पैसा बुझाउने लाइनमा थियो गेटबाट सबै हतारिएर भित्र छिर्थे अनि लुसुक्क परेर लाइन बस्थे प्रवीण बेला बेला उदास अनुहार लिएर रमेशतिर हेर्थ्यो भएन रमेश इसारामा सोध्थ्यो अह ऊ पनि त्यसै गरी उत्तर फर्काउँथ्यो अलि बेरमा उसको पालो आयो पालो त आयो तर खुसीको पालो थिएन छैन भने अघि नै भन्नु पर्दैन बाहिर सूचना टाँच्नु पर्दैन प्रविड एक्कासी बम्कियो उसको आवाज सुनेर रमेश भित्रतिर दौडियो के भयो यत्रो बेर लाइनमा उभिएर अहिले त एबी पोजिटिभ छैन पो भन्छन् प्रवीणले सुनायो अब कहाँ जाने यतिखेर घडी हेऱ्यो सभा चार भएको थियो Ah रमेश चिठी लिएर भित्र गयो प्रशासनमा अनि छेडभरमै फर्कियो उदास उदास अर्थात् रगत पाइएन बारम्बार बजिरहने घन्टीले उसको तनाव शिखरमा पुर्याएको थियो कतिले के भयो भनेर सोध्थे उसले अझै भएको छैन भनेर उत्तर फर्काउँथ्यो धेरैजसो उसकै दिदीको फोन हुन्थ्यो अनि ऊ च्याठिएर भन्थ्यो या अझै पालो आएको छैन कि किर्तिपुर अस्पतालबाट आउँदा प्रेक्षाले रेडक्रसमा फोन गरेर बुझेकी थिए दुई पोइन्ट एबी पोजिटिभ छ भन्ने खबर पाएपछि रमेश र प्रवीण हुरी धानिएका थिए प्रदर्शनी मार्ग रमेशले प्रेक्षालाई फोन गर्यो अपरेसन थिएटरभित्र भएकीले होला फोन उठेन यता रमेशको मुटु गतिहीन भयो जगडे रगत नराख्ने अस्पताललाई सराप्यो कसैसँग फ्रेस रगत मागे पनि आएर दिँदासम्म अबेर भइसक्थ्यो नत्र उसले फेसबुकमा लेख्थ्यो पनि होला सायद बिहान भाले पनि नबास्दै हिँडेर चिच्याइ बेथाले गाउँबाट सासु आएकी थिइन् सुत्केरी स्याहार्न फोन गरेको पन्ध्र मिनटमा एम्बुलेन्स आयो हुइयाँ अनि लिएर गयो उत्तिखेर हुइयाँ इमर्जेन्सीमा राख्यो एकछिन छामछुम पारे लेबर रुम लैजानु अघि फर्म भराए स्ट्रेचरमा राखेर लेबर रुम छिराए अनि ढ्याप्प ढोका लगाए भित्र इन्दिरा चिच्याउन थालिसकेकी थिए बाहिर सासु अजिता रमेश र प्रवीण कुरेर बसे पाँच बज्यो छ बज्यो सात बज्यो लेबर रुम बाहिर र भित्र दुवैतिर उस्तै छरपट्टि र व्याकुलता थियो आठ बज्यो सुई घुम्दै नौमा टेक्यो दसबाट एघार लाग्यो अह भित्रबाट खबर आएन घरि सासु जान्थिन् घरि दिदी बाहिर आएर भन्थे नौ सेन्टिमिटर मात्रै छ अझै यतिन्जेल रमेश हरेक पटक फेसबुक अपडेटमा थियो भित्र जान स्वीकृति थिएन बाहिर बसेर अनेक स्टाटस लेखिरहन्थ्यो ऊ बिहेको पाँच वर्षपछि बाउ भन्दै थियो त्यसको खुसी कसरी पोख्ने असमञ्जसमै थियो बाह्र बजीतिर डाक्टर प्रेक्ष आइन् हत्तनपतौतैतिर सोझिए सबै नौ इन्च खुलिसक्यो अझै निस्किएन थकित झैँ बोलिन् पाठेघरको मुख खुलिसक्यो अलमल भयो पानी पनि ओइलाइसक्यो उनको अलमल सुनेपछि सबै कालिए डाक्टरले नै अलमल भनेपछि कसको अडेस लाग्नु के गर्ने त सासु सुस्तरी बोलिन् सिएस नै गर्ने कि सियस भनेपछि डाक्टरले पुलुक्क उनीतिर हेरिन् म खबर गर्छु नि है त यति भनेर उनी लेबर रुमतिर सोझिन् जाँदा जाँदै थपिन् बच्चाको धडकन ठिक छ सबै नर्मल छ नहातिनुहोस् रमेश बेचैन थियो घरिघरि लेबर रुमको ढोकाको कान टाँस थियो इन्दिरा प्राणफोत खेला झैँ चिच्याएको सुनेर उत्तिखेरै बाहिर प्रतीक्षालय आउँथ्यो भाइ प्रवीण चुपचाप कुनामा अडेस लागेर निधाइरहेको थियो बाह्र पछि एक बज्यो इन्दिरा बिस्तारै चिच्याउन छाडिसकेकी थिए बाहिर गुनगुन बाक्लियो आठ घन्टा भइसक्यो किन निस्केन होला अझै अजिता बोली मलाई त डर लाग्न थाल्यो कस्तो हेलचेक्राइ हो कि सासूले थपिन् सिएस गरिदियो हुन्न आठ आठ घन्टासम्म यसरी लेबर पेनमा राख्ने हो आमा बाहिर लजाम के के हो मलाई त चाला ठिक लागेको छैन रमेश चुरुक्क उठेर नजिकै आयो बेडमा सुतेको मान्छेलाई कसरी लैजाने बाहिर फेरि यहाँका डक्टरलाई तिमीहरूले सकेनौ हामी लैजान्छौँ भन्न पनि त मिलेन सासूले तर्क दिइन् रमेश सरासरभित्र गयो डोका डक्टर आयो नर्सले ढोका खोलिन् ढोकाको दायाँतिर कुनामा इन्दिरालाई सुताइएको थियो तर उसले देखेन डाक्टर प्रेक्षा अचम्म चाहिँ उत्तिर हेरिन् एउटा सल्लाह गर्नु थियो डाक्टर साहब अलिक कामेको स्वरमा भन्यो एकैछिन प्रेक्षा बाहिर आई यत्रो घन्टा भइसक्यो बच्चा निस्किएन के भएको हो क्लियरली भनिदिनुहोस् न त्यसपछि प्रेक्षा गम्भीर भइन् बिहानैदेखि नर्मल डेलिभरीमा लागिरहेका छौँ नौ सेन्टिमिटर खुलिसकेर पनि बच्चा निस्किएन भित्र केही समस्या छ कि जस्तो भएर सिनियर डाक्टरलाई बोलाएका छौँ आउँदै हुनुहुन्छ एकैछिनमा खरर भनी अरूभन्दा पनि भित्रको समस्याले उसलाई गलायो अल्ट्रासाउन्ड गर्दा तिनै डक्टरले सबै नर्मल भनेको सम्झियो त्योभन्दा पनि उसलाई नजन्मिसकेको सन्तानले पिरोल्यो बरु तपाईँ प्रदर्शनी मार्ग ब्लड ब्याङ्क गरेर एबी पोजिटिभ रगत ल्याउनुहोस् अपरेसन गर्नु पऱ्यो भने नभई हुन्न म चिठी लेखिदिन्छु यति भनेर उसले रिसेप्सनबाट फोन डायल गरी फरर र अवस्था भनी अनि रगत भए नभएको निश्चित गरी दुई पोइन्ट छ अरे छिट्टो गरेर ल्याउनुहोस् हामी कहाँ रहेनछ अनि उसले खरर र चिठी लेखेर थमाइदिए ब्लड ब्याङ्क वरिपरि चक्कर लगाउँदा रमेशले एकजना अद्वैँसी भेट्यो त्यो मान्छेले अघिदेखि नै रमेशको छटपट्टि निहाल्दै थियो हातमा कागज बोकेर यताउता गर्दा पसिनाले नितृक्क भिजेका रमेश र प्रवीणलाई उसले टक्क रोक्यो भाइ यता आउनुहोस् उसले हात समाएर पार्किङको कुनामा लिएर गयो कुन ग्रुप हो चाहिएको सोध्यो एबी पोजिटिभ कहाँ लैजानुपर्ने किर्तिपुर अस्पताल चार हजार दिने हो किन दिने नि म रगत मिलाइदिन्छु त्यो अद्वैँसीले यसरी भन्यो मानव ऊ रगत बेच्छ त्यसपछि दुई भाइ घोरिए यस्तो अनिकालको बेला चार हजार ठुलो कुरा पनि थिएन सजिलै दिन सक्थ्यो रमेशले भन्यो पहिले रगतको ग्यारेन्टी गर्नुहोस् म दिन्छु यस्तो बेला विश्वास गर्नुहुन्न भाइ दिनुहोस् म तपाईँलाई खाली हात पठाउन्न भाइतिर हेऱ्यो उसले हुन्छ भनेको जनाउमा टाउको हल्ला आयो गोजी छाम्यो चारवटा हजारको नोट निकालेर थमाइदियो एकछिन पख्नुहोस् यहीँ बस्नुहोस् हराउनु भयो भने म खोज्न सक्दिनँ यति भनेर ऊ चिठी लिएर भित्रतिर छिर्यो उत्तिखेरै अजिताको घन्टी बज्यो पसिनाले निथुक्क भिजेका हातले डायल प्याड थिच्यो यता अपरेसन सुरु हुन लाग्यो रगत नआउँदासम्म नगर्ने भन्दैछन् छिटो ल्या अजिताले बोलिन सक्थे रमेश च्याठियो माछा मार्न लाछु र रगतै पाइएन एउटाले मिलाइदिन्छु भनेर चार हजार लग्यो अजिता चुकचुकाए पाँच मिनटपछि त्यो अद्वैंसी सेतो ब्याग लिएर त्यहीँ आइपुग्यो रमेश हस्कियो त्यो मान्छे नजिक आइपुग्दा नपुग्दै उसले किर्तिपुर पुगेर रगत झुन्ड्याएको कल्पियो ल त भाइ छिटो लिएर जाऊ दुई घन्टाभित्र रगत चढाइसक्नुपर्छ रमेशले घ्यारेर बाइक स्टार्ट गर्यो भाइ पछाडि बस्यो यसरी कुद्यो कि मानौ संसार उसलाई लखेट्दै पछाडि दौडिएको छ साग प साग पद साग पद साग सानी द अस्पतालको ढोका नछिर्दै सासु आँखा अघि भेटिन् अनुहार उस्तै उत्रिएको थियो घडीले छ बजाइसकेको थियो इन्दिरालाई लेबर रुमभित्र छिराएको बाह्र घन्टा भइसकेको थियो यता आउनुहोस् त मलिन स्वरमा सासूले रमेशलाई बोलाइन् रमेशको मनमा सयथरी कुरा खेलिरहेका थिए सासुको अनुहार देखेर त्यसै पनि मन खिन्न भयो के भयो सोध्यो छोरा तर उनको बोलीमा उत्साह थिएन मनमा नै पिङ खेल्यो खुसीले उसले छोरी चाहेको थियो र पनि छोराले ऊ दुःखी भएन तर ब्याड न्युज छ सासुले थपिन् मुजा परेको अनुहारमा मुजाभन्दा पनि चिन्ताका दर्सा देख्यो उसले दिनभरि छोरीको चिटचाट सुनेर थाकेकी थिइन् र पनि हौसला दिँदै बोल्दै थिइन् रमेशको मनमा चिसो पस्यो एकै प्रहरमा उसले सम्भावित नराम्रा सबै अवस्था कल्पना गर्यो तर सबैभन्दा अन्तिम सत्यमा गएर ठोकियो बच्चा खस्यो वा असाधारण जन्मियो रुन पनि सकेन बोल्न पनि सकेन हातमा बोकेको रगतको ब्याग छेउमा राख्यो र थचक्क बस्यो भाइ पनि टाउकोमा हात राखेर कुर्सीमा थचियो सबै नर्मल छ पछाडि अलिकता मासु पलाएको रहेछ बिस्तारै कानै छेउ पुगेर बोलिन् सासु रमेशले टाउको उठायो मेनिङ्गोसेल अरे अपरेसन गरेपछि ठिक हुन्छ अरे रमेश केही बोल्नै सकेन मानौ बडीमानको पहाडले उसको रुद्रघन्टी थिचेको छ र ऊ ऐठान परेर कुनै सपना देख्दैछ कहिले नसुनेको नाम सुनेर पनि ऊ बढी आत्तियो त्यसमाथि त्यत्रो दुःख गरेर ल्याएको रगत कामै लागेन रगत चाहिएन मलिन स्वरमा सोध्यो नचाहिने भयो अरे तर फिर्ता गर्न मिल्छ अरे भोलिसम्म चासोको आवाजमा दुःखभन्दा बढी व्यवहारिकता झल्किन्थ्यो लगत्तै डाक्टर प्रेक्षा आइन् र आफै ब्रिफ गर्न थालिन् बच्चाको स्पाइनल कर्डको फ्लुट मेरुदण्डको हाड बाहिर ननिस्किए डल्लो बनेको छ न्युरोको केस भएकोले न्युरोलोजिस्टलाई देखाउनुपर्छ बोर्डल अस्पतालमा कुरा गरिदिएको छु भोलि ल्याउन भन्नुभएको छ यसरी विवरण सुनाइन् कि मानव सबै एकदमै सफाट साधारण छ रमेशको अनुहार भुइँतिर लत्रिएको थियो अनि पिडियाट्रिसियनलाई पहिले देखाउनुपर्छ यो एक हजार पाँचजनामध्ये एकजना बच्चालाई हुन्छ थप्दै गइन् अहिले इन्क्युबेटरमा राखेका छौँ गएर हेर्न सक्नुहुन्छ रमेशलाई चित्त बुझेन अनि चार महिनामा अल्ट्रासाउन्ड गर्दा किन केही भन्नु भएन सबै नर्मल भन्नुभएको होइन तपाईँले डाक्टर अलि हच्किए चाहिँ गरिन् त्यति बेला भिडियो एक्सरेमा केही देखिएन एकदमै छोटो र गैर जिम्मेवार जवाफ दिइन् चार महिनामा त सबै विकास भइसकेको हुन्छ कसरी देखिएन रमेशले फेरि प्रश्न सोची आयो हेर्नुहोस् यसबारे त रेडियोलोजिस्टलाई नै सोध्नुपर्छ मैले त उहाँले दिएको रिपोर्ट हेर्ने मात्रै हो यति भनेर उनी बाहिरिन् रमेशले सासु र दिदीको अनुहार हेऱ्यो निधारमा धर्सा बाहेक केही देखेन हतारिएर इन्क्युबेटर राखीतिर दौडियो वरिपरिबाट सिसाले घेरिएको बाकसभित्र साढे तिन किलोको छोरो कोल्टी परेर सुतेको थियो संसारबाट बेखबर पछाडि पुच्छरे हाड्ने र पुक्क उक्सेको डल्लो थियो नजिकबाट हेऱ्यो पानी भरिएको बेलुन चाहिँ थियो जीवनमा कहिल्यै देखेको थिएन सायद सोचेको पनि इन्दिरा भन्थी छोरो भए पनि छोरी भए पनि मलाई केही छैन बस नर्मल भइदियोस् तर चार महिनामा एकपटक गरेको भिडियो एक्सरेपछि उसको त्यो डर पनि हराइसकेको थियो कतै विरक्तिर ऊ पोस्टअपतिर निस्कियो इन्दिरा अचेत सुतिरहेकी थिए बाहिर जेठको चर्को गर्मी भित्र मनको ताप सहन सकेन भनन नरिङ्गटा लाग्यो बुङ्ग डल्यो शरीरका छालाबाट चिटचिट पसिनाको मूल फुट्यो सासु र दिदी आत्तिए चिच्याएको सुनेपछि नर्सहरू हुर्रिँदै आए पानी छमछम पारे शरीर हल्लाए अनि रमेशले आँखा खोल्यो केही बेरमा जाऊ मैं रोवे बलिहारी जाऊ मैं रोवे बलिहारी जाऊ मैं रोवे बलिहारी जाऊ मैं रोवे बलिहारी रमेशले सासू र दिदीको अनुहार हेऱ्यो निधारमा धर्सा बाहेक केही देखिएन हतारिएर इन्क्युबेटर राखिएतिर दौडियो तिन घन्टापछि इन्दिरा भ्युजी डाक्टरले उसलाई केही नभन्न हराएका थिए रमेशतिर हेरेर मुसुक्क हाँसी ऊ पनि हाँसे जस्तो गर्यो सोधी के भयो छोरा मुसुक हाँसेर बोल्यो रमेश खै त वरिपरि कतै नदेखेपछि सोधी चिसोबाट जोगाउन मेसिनमा राखेका छन् सबै ठिक छ इन्दिराको निधार मात्रै थप्यो पर्सि डिस्चार्ज गर्ने भनेका छन् अनि घर जाने मुसुकको हाँसी मात्रै रमेशले डल्लोबारे केही भनेन देखियो छेउमा भर्खरै किनिएका ढाकाका लुगा थिए जन्मिएपछि लगाइदिने भनेर ल्याएका सुरुवाल त लगाउनै नमिल्ने भयो डल्लोले काटिनेरै गाँठो पर्यो राति फेसबुकमा स्ट्याटस लेख्यो एक हजार पाँचमा एक भएर जन्मियो छोरो दोस्रो दिन प्रेक्षाले मोडलका डाक्टर आकाशलाई फोन गरेर सविस्तार लगाए तिन बजे अपोइन्टमेन्ट दियो न्युरोका सासु अजिता र रमेश साढे दुई बजे नै पुगे जानु अघि इन्दिराले सोधी कहाँ जान लागेको सासुले भनिन् जन्डिस चेक गराउन यता बच्चाका डाक्टर रहन्छन् मोडल जान लागेको इन्दिरालाई यतिखेरसम्म थाहा थिएन उसको छोरा अर्कै जन्मिएको थियो कसैले भनेनन् पनि दुध पनि ल्याक्ट्रोजिन खुवाइदिए नर्सहरूले तिन बजी डाक्टर आकाशको ढोका खोल्यो कपडामा बेरेर रमेशले छोरालाई बोकेको थियो डल्लो फुट्ला भनेर बडो जतनले समाउनु पर्थ्यो रमेशलाई छोराभन्दा डल्लो जगाउन महाभारत थियो घाँटीको गलगाँड जस्तै झुन्डिरहने होइन जीवनभर यस्तै कुराले चस्का हान्थ्यो मुटुमा <laughs> आउनुहोस् ढोकाको पहिलो लहरमा देख्ने बित्तिकै आकाशले बोलायो प्रेक्ष डाक्टरले भन्नुभएको तपाईँहरू नै होइन सासूले मुन्टो हल्लाइन् कोठाभित्र सासू र रमेशलाई मात्रै बोलायो अजिता बाहिरै बसी ओहो ठुलै रहेछ टर्च लाइटले डल्लो हेऱ्यो घोरिएर लाइटको प्रकाशले भित्र मसिना नसा देखिन्थे कतै कतै रमेश र सासू मुखामुख थिए बोली नै फुटेन आकाश आफै बोल्यो सोचेभन्दा ठुलो रहेछ भिडियो एक्सरेमा देखिएन चार महिनामा एकपटक गर्दा देखिएन त्यसपछि सबै नर्मल छ भनेर प्रेक्षा डाक्टरले भिडियो एक्सरे गर्नै पठाउनु भएन रमेशले उत्तर दियो त्यति बेला देखेको भए बच्चा फाल्न हुन्थ्यो अब त फाल्न पनि मिलेन आकाश बोलिरहँदा रमेशको निधार चाउरियो सासुतिर हेर्नै सकेन अनि फोले केसरी पनि खुवाउनु भएन चार महिनासम्म खुवाएको त्यसपछि खानु पर्दैन भन्नुभयो डाक्टरले ओ माई गड आकाश चकित परे चाहिँ बोल्यो आकाशको हाउभाउ असामान्य देखिन्थ्यो घरिघरि ठुलो किताब पल्टाएर मेरुदण्डका चित्र हेर्थ्यो अनि घरिघरि डल्लोमा टर्च लाइट बालेर हेर्थ्यो एकछिनपछि दराजभित्रबाट एउटा फोटो झिकेर देखायो यो बच्चाको पनि यस्तै समस्या थियो अपरेसनपछि ठिक त भयो तर पाँच वर्षपछि राम्ररी हिँड्न सकेन दुःख पाए बिचरोले ऊ भन्दै गयो मेनिङ्गोसेल आई मिन स्पाइना बाइफिडाका बिरामीको भविष्य छैन बाँचे पनि दिशा र पिसाबको समस्या हुन्छ रमेश र सासूको मुटुमा जोडले सियो गोचे चाहिँ भयो यति बेलासम्म उनीहरू ठुलो आशा पालेर बसेका थिए रमेशले पुलुकको छोराको अनुहारमा हेऱ्यो आँखा चिम्म गरेर निधाएको थियो मेरो सल्लाह यसलाई नबझाएकै बेस हुन्छ भन्ने हो आकाश फेरि बोल्यो भोलि गएर दुःख पाउनुभन्दा अहिले नै माया मारेको बेस सासूको आँखा टिलपिल भए केही त उपाय होला नि डाक्टर साहब घाँटीमा सास अड्के चाहिँ बोल्यो रमेश अपरेसन गर्न त सकिन्छ तर भोलिको ग्यारेन्टी हुन्न मिराकल भयो भने स्वस्थ पनि हुनसक्छ तर तिन महिना नहुँदै बच्चाको अपरेसन हुँदैन तिन महिनासम्म डल्लो जोगाएर राख्न सक्नुहुन्छ आकाशको बोलीमा कतै नम्रता थिएन रमेश र सासु के भन्ने दोधारमा परे सासूका आँखा आएका थिए रमेशको अनुहारमा बादल थियो तिन महिनासम्म डल्लो जोगाउने कसरी चौबिस घन्टा रुँगेर बस्ने कसरी यही प्रश्नले बढ्दा खोज्यो धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी होला आकाश फेरि बोल्यो यो डलोला आफै फुट्न दिनुहोस् इन्फेक्सन भएर बच्चा आफै मर्छ कोठामा एकाएक सन्नाटा छायो रमेशका शरीरमा एकैपटक हजारौँ काँडा उम्रिए सासु झन् भक्कानी मुटुमा जोडले सुनामी आयो जोगाउन सक्नुहुन्छ भने तिन महिनापछि आउनुहोस् म अपरेसन गरिदिन्छु आकाश एक्लै बोलिरहेको थियो रमेश र सासूले त उसको आवाज राम्ररी सुन्न पनि सकेका थिए फोलिक एसिडको मात्रा नपुगेर यस्तो भएको अब अर्को पटक बच्चा जन्माउने बेला तिन महिना अघिदेखि नै फोलिक एसिड खानुपर्छ नबिर्सिनु होला आकाश भन्दै गयो यो बच्चालाई माया मारिदिनुहोस् मेरो कुरा अप्रिय लागे पनि ध्रुव सत्य त्यही हो सासू जुरुक्क उठिन् आँसु पुछिन् च्याप्प नाति समायन् अनि बोकेर निस्किन् बाहिर रमेश पछि पछि गयो आकाश के भन्दै थियो उनीहरूले सुनेनन् वा सुन्नै चाहेनन् कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको कथा कथाकार लेनिन बन्जाडेको कथा डल्लोको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज कथाकार लेनिन बन्जाडेका कथाहरू सुनिरहेका छौँ अहिले हामीले यसभन्दा अघि वाचन गरेको कथाको शीर्षक डल्लो हो सो कथा हामीले अधुरै छोडेका थियौँ अब कथा डल्लोको बाँकी अंश वाचन हुन्छ जतिखेर पनि फुट्ने डल्लोको डरभन्दा अजङ्गको डर थियो इन्दिरालाई कसरी सुनाउने घाउका टाँका नओलाउँदै यस्तो खबर सुनाउनुहरू सक्दैनथे बच्चाको शरीर लुगाले छोपिएको हुन्थ्यो दुध खुवाउनु पर्दैन थियो अपरेसन गरेर बच्चा निकालेपछि केही दिन आमाको दुध खुवाउनु मिल्दैन थियो टुङ्गो लाग्यो डिस्चार्ज भएर घर नआउन्जेल कसैलाई नभन्ने अघिल्लो दिन नाति आएको खबर सुनेर घरमा कुखुरा पाकिसकेको थियो रमेशले साँचो कुरा भन्नै सकेन आमा बुवाको ठुलो आशा थियो नातिप्रति राति अस्पतालको बेडमा इन्दिराले सुस्तरी पनि राम्ररी बाबुको अनुहारै देख्न पाएको छैन देखाइदेऊ न एकाएक टाउकोमा बज्र खसेचे भयो के भनौँ कसरी भनौँ भयो राति इन्क्युबेटरमा राखेपछि एकैपटक बिहान अस्पताल लैजाँदा मात्रै झुलुकको अनुहार देखेकी थिए इन्दिराले आमाको मन चौबिस घन्टा कसरी बाँधेर राखियो ओली सम्झेरै मुटु गरुङ्गो भयो रमेशको सकेसम्म हाँस्न खोज्यो हाँस्यो पनि मुसुक्क यत्रो नौ महिना नदेखेर पनि भएको थियो के अरे भोलि बिहानै हेर्नु नि हुन्न नाइ के एकपटक मात्रै ल्याइदेऊ न के गर गरी उसले इन्क्युबेटरमा छ नर्स नभएर निकाल्न मिल्दैन बाहना बनायो र मन भुलाउन खोज्यो कस्तो राम्रो छ लास्टै ह्यान्डसम्बर निस्किने भयो केटो त्यही त हेर्न मन लाग्यो नि उसले हाँस्दै भने नर्सलाई भनिदेऊ न प्लिज इन्दिराले अड्डी कसी रमेश लत्रियो बाहिर निस्केर नर्ससँग सोध्यो जतनसँग है कसै गरी पनि थाहा पाउनुहुन्न आमाले नत्र प्रेसर बढेर घाउ मक्किन्छ अलि सिनियर जस्तै देखिने नर्सले भनिन् तपाईँ नै लगिदिनुहोस् न मलाई आँटै छैन मलिन स्वरमा भने उसले तिनी नर्सले जतनसाथ लगिदिन् बच्चाको अनुहार देखेर इन्दिराको आँखा टिल्फिल आए च्याप्प बोकेर छातीमा टाँस्न खोजी नर्सले दिइनन् घाउमा असर पर्छ नबोक्नुहोस् छोराको अनुहारसँगै पुलुक पुलुक रमेशतिर हेर्थे अनि मुसुक्क हाँस्थे अनुहार त काटीकुटी बाउ जस्तै ल्याएछ रमेश टोयलेट जान्छु भनेर बाहिर निस्क्यो कति बेरसम्म भित्र पस्नै सकेन पौने घन्टा जति टहलिएर भित्र जाँदा इन्दिरा एक्लै थिए आँखा चिम्लेर निदाएकी थिए सायद राति च्याँ च्याँ गरेर बच्चा रुँदा नर्सहरू नै आएर ल्याक्टोजेन खुवाइदिन्थे तेस्रो दिन सासू बिहानै कड्किन् यसरी हुन्न न्युरोलोजिस्ट कहाँ जाम रमेश त्यस्तै सोच्दै थियो तिन महिना यत्तिकै डल्लोरेर बस्न सक्ने धैर्य उसमा थिएन यो पिडियाट्रिसियन भन्दा पनि न्युरोको केस हो अजिताले थपी प्रेक्षाले भनेको पनि सम्झी न्युरोले जे भन्छ त्यही गर्ने मन दरो बनाउनुहोस् सासुले रमेशलाई भनिन् कस्ता कस्ता दुःख सहनुपर्छ यो पनि सहला यस्ता बत्ता कति बाँचेका छन् कति रमेशको मनमा पुलुक्क आशाको गुबारा फुल्यो दुई दिनमा ऊ धेरै पटक मरेर बाँचेको थियो वीर अस्पतालमा यस्तै बच्चाको सफल अपरेसन भएको खबर कता कताबाट सुनेदेखि उसको मनमा अनेक रङका गुबारा फुलिसकेका थिए फोन गरेर नाम टिपायो अनि बेतोडले हानिए वीरतिर साँगुरो भर्याङ चढेर न्युरो वार्ड गए दस बजेको ओपिडीमा भिड थियो बच्चा समारोह बिदा मान्छे पुलुक्क फर्केर उनीहरूतिर हेर्थे पुछारतिर पुक्क उक्सेको डल्लो देखेर उनीहरू मुखामुख पनि गर्थे रमेश सरासर काउन्टरमा गएर पर्चा लिए आयो गेटमा उभिएको मान्छेलाई दियो उसले एक्काइस नम्बरमा पालो भएको बतायो यानि कि कम्तीमा दुई घन्टा त्यति पर्खिन सक्ने धैर्य र ताकत थिएन रमेशले नम्र भएर अनुरोध गर्यो त्यो मान्छेले पुलुक्क बच्चाको अनुहार हेऱ्यो र दुई नम्बरमा पालो राखिदियो रमेशसँगै वरपरका सबै चकित परे एकजनाले त मुख खोलिहाल्यो ढिलो आएर यसरी छिटी छिराउनु पाइन्छ गेटको मान्छे कड्कियो त्यत्रो मुठीभरको बच्चा देख्नु भएन कस्तो ढुङ्गाको मन रहेछ यार त्यो बोल्ने मान्छेको रुद्रकान्ति ठप्प भयो छिनभरमै भित्रबाट बोलायो कसैले सासुरो रमेश गरुङको मन लिएर भित्र उनीहरू नराम्रो केही सुन्न चाहँदैनथे सबै राम्रै राम्रा कुरा सुन्न पाऊँ त्यही कामना गर्दै थिए बडैमानको पावरवाला चस्मा लगाएको डाक्टर केही लेख्दै थियो बच्चा बोकेर उभिएको रमेशतिर पुलुक्क हेरेर उसले सोध्यो ल भन्नुहोस् के भयो मेनिङ्गोसिल सासु अगाडि सरेर बोलिन् ए चस्माको कापबाट हेरेर उसले सोध्यो कसले भन्यो मेनिङ्गोसिल भनेर मोडेलका डाक्टरले रमेश बोल्यो ए उसले टर्च लाइट बालेर डल्लो हेऱ्यो ओहो कति भयो जन्मेको आज तिन दिन ठिक छ अपरेसन गर्नुपर्छ कागजमा केही कोर्दै उसले भन्यो जेनरली तिन महिना कुर्नुपर्छ बच्चाको अपरेसन गर्न तर यो केस सेन्सिटिभ छ म जेनरली सात दिनको दिनदेखि नै अपरेसन गरिदिन्छु एमआरआई गर्नुहोस् त्यसको तिन दिनमा अपरेसन गर्ने हुन्छ भित्रभित्रैबाट सुलुलु आएर सास ठ्याप्प घाँटीमा अड्कियो रमेशको मुखबाट केही शब्द निस्केनन् यो डल्लोमा पानी मात्रै छ नसा छैन नसा भएको बेबाट गाह्रो हुन्थ्यो आशाका सङ्केत पहिलाउँदै ऊ बोल्दै गयो यस्ता केस आठवटा अपरेट गरिसके सुताउँदा चाहिँ कोल्टी फेरेर सुताउनु होला बच्चा चार महिना नकटी आफै कोल्टी फेर्न सक्दैन ऊ बोली नसक्ने रमेश भक्कानियो दुःखभन्दा बढी खुसीको भक्कानु थियो त्यो डाक्टरले उसको काँधमा हात थम्थमाउँदै भन्यो नहात्तिनुहोस् यो केटा प्रधानमन्त्री हुने भाग्य लिएर जन्मिएको छ पाँच वर्षपछि एक दिन छोरो स्कुलबाट हुर्रिँदै आएर रमेशसँग लपक्क टाँसियो रमेश केही लेख्दै थियो ल्यापटपमा बाबा यो के हो स्क्रिनमै छोएर सोध्यो उसले मुसुक्क हाँस्यो गालामा बिस्तारै चिमोट्यो बोल्ने शब्द केही थिएनन् र पनि भन्यो डल्लो हो छोरा तेरै कथा शीर्षक डल्लो रहेको यो कथा कथाकार लेनिन बन्जाडेको कथा मैले वाचन गरेर सुनाएँ अब उहाँकै अर्को कथा लिएर आइपुगेको छु समय रहेसम्म आजको श्रृङ्खलामा यो कथालाई सुन्छौँ र समय नपुगेमा अर्को शुक्रबार यसै कथाको बाँकी अंश तपाईँलाई सुनाउँछौँ लेनिन बन्जाडेको अब वाचन गर्ने कथाको शीर्षक छ फ्लाइट नम्बर सात सय सत्र सहेला रे सप्त वेद सुनाए कान धुम्म भयो एक्कासी राति सालगारीमा कतै किरा कराए जस्तो सुन्न पोखरीभित्र कतै डुबुल्की मारे जस्तो एकछिन अघिसम्म पनि कान त्यसै गरी धुम्म थिए कपास कोचे चाहिँ पोखरीमा डुबे चाहिँ आँखा खोल्न सकिनँ आँखी बाउ टन्कियो छामे पानी चाहिँ थियो केही आँखा चिम्लिँदा परिलाको पृष्ठभूमिमा सिङ्गो ब्रह्माण्ड देखे चाहिँ लाग्यो त्यो ब्रह्माण्डमा कतै पृथ्वी नाचिरहे चाहिँ लाग्यो त्यो पृथ्वीमा कतै अँध्यारो नेपाल टुस्स आङ फिजाएर बसे चाहिँ लाग्यो तर त्यो नेपालको कुन म छु देखिनँ परिलामा कतै नक्सा देखिएनन् धर्सै धर्सा मात्र देखिए सुरै दायाँतिर गोजीको मोबाइल छाम्न खोजेँ हात उठेन दायाँ कम्बरले च्यापिएर होला हात निर्जीव ढुङ्गा चाहिँ जमिनमै धसिएको थियो वरपरका रुखमा कतै चरा गराएको पनि सुनिनँ म भूगोलको कुन अक्षांश र देशान्तरमा छु मेरो अवस्था के छ थाहा थिएन पन्ध्र मिनट अघि आकाशमा धुममा बादल र सिमसिम पानी दर्केको सम्झन्छु जताततै मान्छे चिच्याएको सम्झन्छु अनि फ्ल्यासब्याक चाहिँ घरिघरि धमिला अनुहार सम्झन्छु कान उसै गरी धुममा थियो केही सुनेको थिइनँ आँखा उसै गरी बन्द थिए केही देखेको थिइनँ देब्री हात बिस्तारै चल्थ्यो दाहिने हात सायद मरिसकेको निर्जीव चाहिँ लम्पसार थियो दिमागले कता कता काम गरेको जस्तो त लाग्थ्यो तर सोच्थेँ यो कुनै सपना हो मलाई सपनामा भयङ्कर ऐठन परेको छ त्यति बेला मात्र विपना लाग्यो जति बेला पन्ध्र मिटर पर नेपथ्यमा कोही चिच्चाएको सुने यस्तो चिच्चाट पन्ध्र मिनट अघि पनि सुनेथेँ बादलभित्र कतै हराउँदा जोडले भित्तामा टाउको बजारिँदा र चर्की पिङ झैँ तल र माथि गर्दा यस्तै चिच्याउँथे मान्छे पानीको तलाउभित्र डुबुल्की मार्दा संसारबाट बेखबर भए चाहिँ म पनि त्यो आवाजदेखि बेखबर थिएँ यस्तो लाग्थ्यो हावाले कतैबाट कसैको बोली उडाएर मसामु ल्याउँछ अनि कानभित्र नपुर्याइ अन्तै उर्याउँछ लाग्यो म सपनामै थिएँ ऐठन परेको सपना निद्रामै दायाँ कोल्टे फेर्दा हात बटारिएर लथ्रक्क परे चाहिँ थियो त्यो सपना यस्तो ऐठन मैले भोगेकी थिएन कहिल्यै आँखा उग्रिए म सपनामा थिइनँ मलाई कोही बोलाउँदै थियो सायद मेरै नामले त्यो नाम जुन नामले मलाई हरेक दिन मेरो पल्टनका साथीहरू बोलाउँछन् त्यो नाम जुन नाम लिएर मलाई हरेक दिन आमा र प्रमिलाले बोलाउँछन् जुरुक्क उठ्न खोजेँ सकिन मेरा खुट्टा लम्पसार परेका थिए एउटा बडीमानको फलामको पत्ता मुनि अब भने मलाई साँच्चै लाग्यो मलाई सपनामा होइन विपनामै उठन परेको छ दुईवटा खुट्टा पत्ता मुनि दायाँ हात आफ्नै शरीर मुनि सास फेर्नु बाहेक अरू हरेक कोणबाट म मरिसकेको थिएँ बाँचेको त्यतिखेर खबर पाएँ जतिखेर कानका जाली सुलुलु गर्दै ढक्क खुले तलाउभित्रबाट एक्कासी सतहमा चाहिँ अनि सुने अलि पर दायाँतिर खोल्सामा खस्रा खुस्रो केही चलिरहेको थियो कोही चिच्चाइरहेको थियो मलाई मेरै शरीर क्विन्टलभन्दा भारी भइरहेको थियो पन्ध्र मिटर जति पर त्यो खोल्सासम्म पुग्न यही हालतमा मलाई पन्ध्र दिन लाग्थ्यो टाउको टाउकोनेर माथिबाट घोप्टिएको क्याप जस्तै सेतो टिनको बट्टाले पनि जोडले थिचिरहेको थियो घरिघरि लाग्थ्यो टाउको ठुलो कोइलाको बट्टीभित्र छ देब्रे हातले त्यही भट्टी पन्छाउन खोजे करेन्टले हाने झैँ भयो टाउको माथि थेचिँदा कपाल पुरै खुइलिएछ असह्य चरायो शरीरमा कता कता दुखेको थियो अन्दाजै थिएन सायद नदुख्ने ठाउँ कतै बाँकी थिएन जसरी हुन्छ गोजीको मोबाइल झिक्नु थियो दायाँतिरको हर जति प्रयास गर्दा पनि चलेन मनमा चिसो पस्यो छातीको देब्रेतिर जोडले बुलडोजर कुदे जस्तो लाग्यो करङको कापबाट सुलुलु रगत बग्दै पैतालनिर पुगे जस्तो लाग्यो फलामको तातो रापले तातिएका खुट्टा एकाएक चिसा भए लाग्यो म बर्बाद भएँ मेरो स्पाइनल कर्ड भाँचियो टाइमल्याप्स क्यामेरा चाहिँ कता कताबाट सिङ्गल फ्रेममा आई प्रमिला प्रमिलासँगै एघार दिनकी अढाई किलो छोरी आई छाडेर हिँड्दा आँखा पनि राम्ररी खोलेकी थिएन मनमा फेरि बुलडोजर कुद्यो आँखाबाट पानी चुहिए या टाउको माथिबाट तातो रगत थाहै पाइन चाहेको बेला साढे चार कहिले बस्दैन जति बेला एकजना बुढा मान्छे कुर्सीको छेउमा आएर फतफताउँछन् अनि अलि पलतिरबाट उनकी अर्धाङ्गिनी सही थाप्दै नाकको बुलाकी हल्लाउँछिन् म पुलुकको पूर्वतिर झुन्ड्याएको भित्ते गाडी हेर्छु स्पिकर बोल्छ नेपालगञ्जदेखि काठमाडौँसम्मको फ्लाइट नम्बर तिन सय पाँचका यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनुहोला अनि क्रमैसँग लरबरिएको लवजमा अङ्ग्रेजी उल्था गर्छे उसको बोलीसँगै कोठाभरि छटपटाउँदै बसेका अस्थिर मान्छेहरू गेटतिर हतारिन्छ बुढा सोध्छन् आवाजै बुझेन बाबु के भने त्यो नानीले उनी जुम्ला सुन्न चाहन्छन् म भन्छु अझै एक घन्टा छ नहातिनुहोस् अहिले काठमाडौँको रहेछ पत्नीतिर फर्केर खुसुर फुसुर गर्छन् र मतिर फर्केर फेरि सोध्छन् बाबु कहाँ जाने नि म पनि जुम्लै हो हाँसे जस्तै भन्छु स्पिकरमा अघि जस्तै बोलेको राम्ररी सुन्नु होला साढे चारतिर बुढा हाँसे जस्तो गरेर पलतिरको कुर्सीमा बसे म एयरपोर्ट छिरेदेखि नै बुढाको छनक हेर्न लायक थियो रिक्साबाट झरिसकेपछि दुई पटक शरीरमा लोकल इन्धन भरिसकेका थिए साथमा बुढी थिइन् र एउटी पच्चिस वर्ष जतिकी छोरी छोरीको काखमा अर्की नाबालक छोरी थिइन् माइकबाट छोरीली नानी फेरि बोलिन् नेपालगञ्जदेखि जुम्लासम्मको फ्लाइट नम्बर सात सय सत्रका यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनुहोला आवाज नसकिँदै बुढा आँखा अघिल्तिर चुल्किए बाबु अब जाने हो हो हजुर ऊ त्यो ढोकातिर हिँड्नुहोस् बुढाले अलि पर बसेका बुढी छोरी नातिनी सबैलाई चिच्याएर बोलाए उनीहरू हतार हतार गेटतिर दौडे खै के को हतारोले उनीहरूलाई तानेको थियो बाबुको नाम लाइनमा बुढाले सोधे विजय के गर्नुहुन्छ आर्मीमा छु आहा कस्तो राम्रो दुईवटा ओठ दायाँ बायाँ तन्काएर फिस्सा हाँसे चाहिँ गरे बुढा उनले पनि त्यही दोहोऱ्याए प्रतीक्षालय आएको आधा घन्टापछि मेरो मनमा एउटै कामना रहिरह्यो बुढा छिटो कतै जाउन् मेरो दिमाग नचाटुन् कानमा सेतो इयरफोन घुसाएँ घरै जुम्ला बुढा के बोल्दै थिए सुनिनँ वा भनौँ ध्यानै दिइनँ अगाडि लाइनतिर फर्किए टाउको माथितिर फर्काएर आँखा चिम्बिए कानमा फुलवास रहित रोलिङ इन द डिप घन्कियो क्या स्वर छ पेटमा हराउँदै थिएँ एक्कासी झस्केँ बुढाले कोट्याउँदै मलाई केही सोध्दै थिए घरै जुम्ला हो बाबुको एकमन्त लाग्यो हातको मोबाइलले बजाइदिउँ होइन घर काभ्रे हो पोस्टिङ चौबिस नम्बर बाहिनी हो ए बुढाले भयङ्कर ठुलो अनुसन्धान गरे चाहिँ सन्तुष्टि दर्शाए मलाई किन किन उनको अनुहार हेर्नु थिएन त्यसमाथि उनी अघिदेखि लोकल गनाइरहेका थिए मेरो नाम चाहिँ हर्षजित मैले नसोध्दै उनले परिचित खुलाए हर्षजित पुन ए मैले कुराको बिट मार्न चाहेँ तर उनले चाहेनन् थर चाहिँ के नि बाबुको छेत्री ए बुढाले फेरि मुन्टो हल्लाए पैसा त थुप्रै हुन्छ होला नि है हुन्न महिना नउत्रँदै गोजी उत्रिन्छ उनी मसँग जबरजस्ती गफ गर्दै थिए मलाई उनको गफभन्दा बाहिरको कालो बादलले दुखाइरहेको थियो मगा डेढ दुई घन्टासम्म पनि सिमसिम पानी रोकिएको थिएन तिन बजी उड्नुपर्ने जहाज कालो बादल र सिमसिमे पानीकै कारण डेढ घन्टा रनवेमै रोकियो सुत्केरी श्रीमती छाडेर हिँड्नुको विरहमाथि कालो बादलले झन् अँध्यारो थपिदियो मौसमको खराबीले उडानमा डिले भएको सूचना लगातार आइरहेको थियो कालो बादलको अनिष्टले मन पोल्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको कथाको शीर्षक फ्लाइट नम्बर सात सय सत्र कथाकार लेनिन बन्जाडेको कथा पुरा भएको छैन हामीले यसलाई अधुरोमै छोडेका छौँ फ्लाइट नम्बर सात सय सत्रको बाँकी अंश वाचन अर्को शुक्रबारको श्रुति सम्वेकमा गर्नेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे पनि बिदा चाहन्छौँ शुभरात्रि